नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि केही साधो सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट सिरिया स्तरीय टोलीद्वारा कंग्रेस र एमालेका शीर्ष नेताहरूसँग भेटवार्ता मुलुकको पछिल्लो राजनैतिक अवस्था दुई पार्टी र दुई देशबीचको सम्बन्ध लगायतका विषयमा छलफल कंग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी बोल्न बाँकी रहेका सदस्यहरूले धारणा राख्ने क्रम चल्दै सिरियामा दुई वर्षदेखि जारी गृहयुद्धको कारण सिरियन शरणार्थीको अवस्था दयनीय एक हिन्दू युवकको हत्या गरेको आरोपमा सत्ताधारी दलका आठ विद्यार्थीलाई बंगलादेशको एक अदालतद्वारा मृत्युदण्डको सजाए र पौडेल स्मृति अन्तर कलेज टी ट्वेन्टी राष्ट्रिय क्रिकेट अन्तर्गत आजको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 सहमति कायम गरी नयाँ संविधान निर्माणमा लाग्न सिनिया टोलीले सुझाव दिएको जानकारी दिनुभयो त्यस्तै एमाले मुख्यालय बल्खुमा भएको भेटमा पनि सिनिया टोलीले सहमतिका लागि जोड दिएको एमाले जनाएको छ चिनिया टोलीले हिजो माओवादी नेताहरूसँग छलफल गरेको थियो चिनिया कम्युनिष्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइपिङ नेतृत्वको चौध सदस्यीय टोली चार दिने नेपाल भ्रमणका क्रममा अस्ति काठमाडौँ आइपुगेको हो दक्षिण एसिया तथा प्यासिफिक मामिला गर्ने जिम्मेवारी तोकिएका पिङ नेतृत्वको टोलीले नेपालको राजनीतिबारे प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर फर्कने कार्यक्रम छ नेपाली कंग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ पार्टी केन्द्रीय कार्यालय सानिपामा शुरू भएको दोस्रो दिनको बैठकमा हिजो बोल्न बाँकी रहेका सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम शुरू भएको छ हिजो सत्रजना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए कंग्रेसमा पहिलो संविधान सभामा समानुपातिक तर्फबाट सभासद बनेकाहरूलाई फेरि सभासद नबनाउन नेपाली कंग्रेसभित्र दबाव बढेको छ बैठकमा बोल्ने केन्द्रीय सदस्यले नयाँ क्षमतावान र प्रभावशाली नेताहरूलाई अवसर दिँदा पार्टी व्यवस्थापनमा पनि सहयोग पुग्नेमा जोड दिएको केन्द्रीय सदस्य राजन प्रसाद पन्तले जानकारी दिनुभयो त्यस्तै निर्वाचनमा पुर्याएको योगदानलाई पनि तर्फको सभासद छनौटको आधार बनाउनु पर्नेमा धेरैको सुझाव आएको नेता पन्तले बताउनुभयो अन्तर्घात भयो भन्दै पार्टीमा परेका निवेदनहरूलाई गम्भीरतापूर्वक अध्ययन अनुसन्धान नगरिएमा पार्टीलाई आगामी दिनमा पनि क्षति पुग्न सक्ने कतिपयले तर्क गरेका छन् उजुरीमाथिको छलफल गर्दा पहिला समानुपातिकतर्फको उम्मेद्वार बनेकाहरू विरूद्ध परेको उजुरीमाथि छानबिन गरेर टुङ्गो लगाउनु पर्नेमा धेरैले सुझाव दिएका छन् अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले गरिबले कर तिरेको पैसा दुरुपयोग गर्ने या अनुत्पादक ढङ्गले पैसा थुपार्ने सुविधा कसैलाई नभएको बताउनु भएको छ उद्योग मन्त्रालयको चौमासिक समीक्षा बैठकमा बोल्दै कोइरालाले जनता प्रत्यक्ष लाभान्वित हुने बजेटले सम्बोधन गरेका विषयलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो उहाँले तुलनात्मक हिसाबले अहिले लगानी मैत्री वातावरण बनेको दावी गर्दै मन्त्रालयले पहिलो चौमासिकमा गरेको भौतिक र वित्तीय प्रगति निराशाजनक नभएको बताउनुभयो चारैतिरबाट गुनासो आउने सरकारी कम्पनी रजिस्ट्रको कार्यालयमा समेत अनलाइन सेवा शुरू भएको भन्दै अन्य निकायमा पनि यस्तै सेवाको खाका लिएर आउन आग्रह गर्नुभयो वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सल्यानका एक युवकको मृत्यु भएको छ करिब पन्ध्र महिना अघि मलेसिया गएका सल्यान थारमारे गाविस कोटवेत निवासी अर्जुन बस्नेतको होस्टेलको सिँढीबाट लडेर मृत्यु भएको हो टाउको खुट्टा र घुँडामा गम्भीर चोट लागेको बस्नेतको उपचारको क्रममा मृत्यु भएको मृतक आफन्दा धनबहादुर बस्नेतले जानकारी दिनुभयो जोहरबारुको एक अस्पतालमा मृत्यु भएका बस्नेतको सबलाई नेपाल ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आगामी शैक्षिक सत्रमा पाठ्य पुस्तकको अभाव नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए पनि पाठ्य पुस्तक छपाई गर्ने निकाय जनक शिक्षा सामग्री लिमिटेड भने कागज खरिदका लागि ऋणको खोजीमा छ आयोगले शिक्षा मन्त्रालय र सम्बन्ध निकायलाई गत मंगसुर तीस गते ध्यानकर्षण गराउँदै आगामी शैक्षिक सत्र वैशाख दुई हजार एकात्तरको प्रारम्भमा सबै विषयका पाठ्य पुस्तक सेट विद्यार्थीको हातमा पुग्ने वातावरण बनाउन निर्देशन दिएको थियो सोही दिन अभिभावक संघ नेपालले पाठ्य समयमा उपलब्ध गराउन उचित निर्देशनको माग गर्दै अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्की समक्ष ज्ञापन पत्र बुझाएको थियो पालो अर्पण जनावासको अर्पण जनावाजमा हाम्रो प्रश्न छ संविधान सभाको निर्वाचन भएको एक महिना पुग्दासम्म संविधान सभा गठन नहुनुलाई तपाईँ के भन्नुहुन्छ ए दलहरूको आन्तरिक समस्या बे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 सिरियामा दुई वर्षदेखि जारी गृहयुद्धको कारण विस्थापित भएर अन्य देशमा शरण लिइरहेका नागरिकहरूको अवस्था निकै कमजोर बनेको छ सिरियामा जारी गृहयुद्धको कारण विस्थापित भएर लेबनान पुगेका लाखौं मानिसहरूको अवस्था निकै कमजोर रहेको बीबीसीले जनाएको छ लेबनानका उच्च हिमाली क्षेत्रमा बसिरहेका शरणार्थीहरू खाना र कपडाको अभावमा छटपटाइरहेको बताइएको छ सिरियाबाट विस्थापित भएकाहरूको संख्या दस लाखभन्दा बढी रहेको बताइएको छ त्यहाँका नागरिक टर्की इराक लेबनान लगायतका क्षेत्रमा शरणार्थी जीवन बिताइरहेका छन् अब खेल समाचार चितवनको भरतपुरमा भएको शिव पौडेल स्मृति अन्तर कलेज टी ट्वेन्टी राष्ट्रिय क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा बोस्टन एकाडेमी विजयी भएको छ बोस्टन एकाडेमीले साइनिङ कलेजलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो साइनिङ कलेजले दिएको एक सय एक रनको चुनौती बोस्टन एकाडेमीले सत्र दशमलव तीन ओभरको समाप्तिमा पाँच विकेट गुमाएर भेट्टाएको हो यसअघि टस हारी ब्याटिङ गरेको साइनिङ कलेजले उन्नाइस दशमलव दुई ओभरमा अल आउट भएर एक रन बनाएको थियो बोस्टन इन्टरनेसनल कलेजको प्रदीप सुन्द man of the match match घोषित भएका छन् यस्तै वीरेन्द्र कलेजको खेल मैदानमा जारी दोस्रो खेलमा आयोजक वीरेन्द्र ए र प्रेरणा कलेज बीच खेल भइरहेको छ टस जिती आयोजक वीरेन्द्र एले अहिले ब्याटिङ गरिरहेको छ यो समाचार तयार पार्दासम्ममा पाँच ओभर खेल्दै एक विकेटको क्षतिमा अन्ठाउन्न रन बनाएको छ प्रतियोगिताको विजेता टिमले अडसठी हजार नौ सय दुई उपविजेताले पैँतिस हजार नौ सय दुई नगद पुरस्कार पाउनेछन् त्यस्तै प्रतियोगिताको समापन हुने दिन पुष चौध गते फूड फेस्टिभलको समेत आयोजना गरिएको आयोजकले बताएको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चिनिया उच्च स्तरीय टोलीद्वारा कंग्रेस र एमालेका शीर्ष नेताहरूसँग भेटवार्ता मुलुकको पछिल्लो राजनैतिक अवस्था दुई पार्टी र दुई देशबीचको सम्बन्ध लगायतका विषयमा छलफल कंग्रेस र केन्द्रीय समितिको बैठक आज पनि जारी बोल्न बाँकी रहेका सदस्यहरूले आफआफ्नो धारणा राख्ने क्रम चल्दै सिरियामा दुई वर्षदेखि जारी गृहयुद्धको कारण सिरियन शरणार्थीको अवस्था दयनीय एक हिन्दू युवकको हत्या गरेका आरोपमा सत्ताधारी दलका आठ विद्यार्थीलाई बंगलादेशको एक अदालतद्वारा मृत्युदण्डको सजाय र पौडेल स्मृति अन्तर कलेज टी ट्वेन्टी राष्ट्रिय क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा बोस्टन एकाडेमी विजयी आयोजक वीरेन्द्र ए र प्रेरणा कलेज बीच दोस्रो खेल जारी हौस् दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड institute multi learning academy Khairahani चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध अपियर भिसामा जर्मन जानको लागि एक मात्र गन्तव्य स्थान green mountain education consultancy German भाषा सहित मात्र रु एक लाख तिस हजारमा भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास चौन्न पाँच सय नौ टाढी सम्पर्क शून्य छप्पन्न पाँच साठी पाँच सय बिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल होइन दाई एकोरो भएर के हेर्नु भएको हँ के हुनु नि बहिनी ऊ त्यो घरलाई हेरेको कति राम्रो छ है मैले पनि यस्तै घर बनाउने भनेको तर घर बनाउनको लागि चाहिने इट्टा गिटी बालुवा कहाँबाट ल्याउने होला भनेर सोचिराखेको नि ल दाई पनि हाम्रै जयमेङ्लाको मामा भान्सा रिङपोल उद्योगमा जानुहोस् न त्यसपछि त तपाईँको सपना पुरा भइहाल्छ